नमस्कार आज पनि रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा कार्यक्रम मुक्तक माला लिएर मदन भण्डारी उपस्थित भइसकेको छु प्रविधि संयोजनमा प्रेमपूर्वक प्रेमजीले साथ दिइरहनु भएको छ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्समा अहिले पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log in गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता अपराध जानी जानी गरेको हुन्छ अपराध जानी जानी गरेको हुन्छ डर नभएरै मनोमानी गरेको हुन्छ कर्म र धर्म दिनुपर्ने पाउले नै असिल छोरी बेचेर रामदानी गरेको हुन्छ हो यो मुक्तक मुक्तकार यमुना खतिवडाजीको श्रणामती छ छापा उहाँको घर हो यमुना खतिवडाजी विगत केही अङ्कहरूबाट नियमित रूपमा यसरी नै मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ स्वर्णमती छ झापाबाट आजको यो अङ्कमा यमुना खतिवडाजीका मनसुने मुक्त खरबहरूसँगै श्रोता मुक्तकको सिलसिला मैले सुरु गर्न चाहे आजको बसाइमा तपाईँहरूले नै मायाले स्नेहले हामीलाई पठाउनुभएका मुक्त खरबहरू साथैमा छन् आलो पालो मुक्तक जोड्नेछु मुक्तक सँगसँगै हामी गीत सङ्गीतमा रमाउनेछौँ रेडिभिजन एकानब्बे दशमलव छ मेगार्समा मुक्तक माला सँगै रहनुहोला अब पुनः म तपाईँहरूले नै पठाउनुभएका मुक्तक आलो पालो लिन्छु आफै ठुलो भएको हुँ भन्दै अहम पठायो आफै ठुलो भएको हुँ भन्दै अहम पठायो यही कुरा आमा सामु दिनहुँ हरदम पठायो नौ महिना कोखमा राखी जन्माएको उपहार छोराले आमालाई वृद्धाश्रम पठायो ओहो यो मुक्तक मुक्तकार जीवन्त मगर्जीको चौमाला कैलाली उहाँको घर हो हाल उहाँ बिरानो मुलुकदेखि भनेर हामीलाई सम्झनुभयो जीवन्त मगर्जीका यिनै मुक्तकरबहरूसँगै अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ अर्जुन बहादुर खणेलजीको घृणा लालच अनि हिंसाको खोल ओढेर घृणा लालच अनि हिंसाको खोल ओढेर हिँड्छौ माली बनी बगैँचाको फुल गोडेर धर्मको लागि धाउँछौ कयौँ धार्मिक स्थल जन्म दिने बुबा आमा वृद्धाश्रम छोडेर अर्जुन बहादुर कणेलजीले पनि यसरी नै देखिराखेको विषयलाई टपक्क टिभेर मुक्तकमा उतार्नुभयो सिद्धलेख साथ धादिङ उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता सिपी अन्जान बुढाथोकेजीको यताउति भयो भने मन मलाई नभन्नु यताउति भयो भने मन मलाई नभन्नु हुनसक्छ समय परिवर्तन मलाई नभन्नु आज आफ्नै मन परि गरेर हिँडेकी छौ भोलि बिग्रियो भने जीवन मलाई नभन्नु यसरी अनुरोध सिपी अन्जान बुढाथोकीजीको सल्यान उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ मसँग मुक्तक टेकराज कडायतजीको रहेको छ मेलेख गाउँपालिका छ सोडासा असाममा आएको घर हो अबको क्रममा टेकराज कडायतजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिकको सेली तपाईँलाई श्रोता मलाई त यो दुखी कर्मले सधैँ रुवाउँछ मलाई त यो दुखी कर्मले सधैँ रुवाउँछ हाँसिरहनु प्रिया तिमी हाँसेकै सुहाउँछ मेरो जिन्दगी एक समयको त्यो खेल हो आफूलाई थाहा छैन कहाँसम्म पुगाउँछ प्रतीक्षा गर मेरी माया लू समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ कहिले हँसाउँछ कहिले रुवाउँछ हाँसो र हाँसोको सङ्गम पनि गराउँछ छन् कति आत्माहरू मायाको धुनी बालेर छन् कति आत्माहरू मायाको धुनी बालेर छन् कति सपनासँग छन् कति सपनासँग गुनाहों की बनेरा गुनाहों की बनेरा समय ले मनीषाई Thank you. मिलन्छन् कति खोलाहरू फर्किने आशा लिएर खुल्लन्छन् कति खोलाहरू फर्किने आशा लिएर तर्सन्छन् कति प्रेमीसँग तर्सन्छन् कति प्रेमीसँग आँसुको पनि गराउँछ प्रतीक्षा गर मेरी मायालु टेकराज कडायाजीको मुक्तक मुक्तक यो गीत तपाईँले सुन्नुभयो मुक्तक माला सुन्दै हुनुहुन्छ रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्जमा आजको यो बसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरपहरू आलो पालो लिइरहेको छु दुःख पीडाहरूलाई सङ्घर्षले नकाटेसम्म दुःख पीडाहरूलाई सङ्घर्षले नकाटेसम्म एक आपसमा माया ममता नसाटेसम्म जिन्दगी जिन्दगी जस्तो लाग्दै लाग्दैन आमाले नउक्साएसम्म बाले नढाँटेसम्म आहा यो मुक्तक मुक्तकार जिएम दिपु दिपेन्द्रजीको चौर जहारी नगरपालिका एघार रुकुम पश्चिम उहाँको घर हो जिएम दिपु देपेन्द्रजी निकै मिठो मुक्तक लेख्नुहुन्छ मुक्तक मालालाई नियमित रूपमा मिठो माया यसरी नै बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग रोमनाथ ढुङ्गेलजीको श्रोता पछि अर्को अर्को विचार पलाउँछ एक पछि अर्को अर्को विचार पलाउँछ शिक्षित विदेशिन्छ र बेलसा चलाउँछ लड्दैन नेता स्वाधीनताका निम्ति बरु मोर्चा बनाउँछ र उही सरकार ढलाउँछ यो व्यङ्ग्य मुक्तकमा रोमनाथ डुङ्गेलजीको झापा उहाँको घर हो निकै लामो समय पश्चात कार्यक्रमलाई सम्झनुभयो यतिका समय कत्ता हराउनु भएको थियो कुन्नी अर्को मुक्तक मसँग बाबु पाण्डेजीको रहेको छ श्रोता गर्यौँ भने मलाई खात छुट्नुपर्छ हामी गर्यौ भने मलाई घात छुट्नुपर्छ हामी अनमेल छ सात भात छुट्नुपर्छ हामी तिमी हुने खाने हौ प्रिय म हुँदा खाने मिल्दैन हाम्रो औकात छुट्नुपर्छ हामी अह बाबु पाण्डेजी अर्घ काँचीबाट यसरी आउनुभयो सम्भवतः पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको पवन श्रेष्ठजीको श्रोता अर्को एउटा मुक्तक मसँग रहेको छ कष्ट पाएपछि जिन्दगीले नै जवाफ दिन्छ कष्ट पाएपछि जिन्दगीले नै जवाफ दिन्छ हन्डर खाएपछि जिन्दगीले नै जवाफ दिन्छ जिन्दगी के हो भनेर कसैलाई नसोध्नुहोस् समय आएपछि जिन्दगीले नै जवाफ दिन्छ हो है यो मुक्तक पवन श्रेष्ठजीको कानपुर काभ्रे उहाँको घर हो अर्को मुक्तक मसँग दिपदर्शन ढकालजीको रहेको छ कैलाली उहाँको घर हो अब पनि हामी दिपदर्शन ढकालजीका मुक्त करपहरूसँगै अर्को एउटा गीत सुन्छौँ श्रोता दिपदर्शन ढकालजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक शैली तपाईँको लागि अब छोड्नै पर्ने भयो घर म के गरौँ अब छोड्नै पर्ने भयो घर म के गरौँ मिलाएर तिमीसँग नजर म के गरौँ आमा बा चक्का जमिन धितो राखेर तय भयो खाडीको सफर म के गरौँ जाँदैछु म तिमीलाई छोडेर तिमीसँगको साथ छोडेर तर मलाई तिमी याद आइरहन्छौ तर मलाई तिमी याद आइरहन्छौ जाँदैछु म तिमीलाई छोडेर तिमीसँगको साथ छोडेर तर मलाई तिमी याद आइरहन्छौ तर मलाई तिमी याद होला मगै पछिको दिन मलाई सबै थाहा छ बाँच्न सक्दिन एकैछिन कसरी बित्यो होला मगै पछिको दिन मलाई सबै थाहा छ बाँच्न सक्दिन एकैछिन तर मलाई सम्झी बाटो है अनि मलाई तिमले कहिले एक दिन दुई दिन भन्दै आउने दिन गन्दी होली सम्झना धेरै आउँदा फोटो हेर्दा हेर्दै रोली एक दिन दुई दिन भन्दै आउने दिन गन्दी होली सम्झना धेरै आउँदा फोटो हेर्दा हेर्दै रोली तर मलाई सधैँ मनमा राख्नु है तिम्रो मेरो चोखो माया चाहिँ साँच्नु है जाँदैछु म तिमीलाई छोडेर तिमीसँग साथ छोडेर तर मलाई तिमी याद आइरहन्छौ तर मलाई तिमी याद आइ दिवदर्शन ढकालजीको मुक्तक मुक्तकसँग यो गीत तपाईँले सुन्नुभयो मुक्तक माला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजनमा अनि यो बसाइमा म तपाईँहरूकै मुक्तक लिइरहेको छु आलो पालो श्रोता तिमी ठुलो मान्छे हौ म सानो फरक पर्दैन तिमी ठुलो मान्छे हौ म सानो फरक पर्दैन मान तिमी पाथी हौ म मानु फरक पर्दैन जति छोड दिन मन छ त्यो सहन्छु प्रिया तिमी खुकुरी हौ म छानु फरक पर्दैन यो मुक्तक मुक्तकार कमेन्द्र साई आजितजीको दैलेख उहाँको घर हो कमेन्द्र साई आजितजीका यिनै मिठा मुक्त खरपहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ कृष्ण तुषारजीको बिहान खाने बेलुका खाने घाँस छैन बिहान खाने बेलुका खाने घाँस छैन उडायो हुरीले कटेरो बस्ने बास छैन गरिबको जिन्दगी नै के जिन्दगी हो अब म हारे मेरो कुनै बाँच्ने आश छैन एउटा दुखेको मनमुक्तकमा कृष्ण तुषारजीले राख्नुभयो बनगाड कुपिण्डे नगरपालिका एक सल्यान उहाँको घर हो अर्को मुक्तक जय बरालजीको श्रोता मसँग रहेको छ मेरो जस्तै तिम्रो मन कहिले हुन्छ मेरो जस्तै तिम्रो मन कहिले हुन्छ दुई मुटुको एक तड्कन कहिले हुन्छ यो संसारलाई बिर्सेर केवल मेरै लागि मेरो झुपडीमा आगमन कहिले हुन्छ यसरी सोध्दै प्रश्न राख्दै मुक्तकमा जय बरालजी कैलाली उहाँको घर हो हाल उहाँ इन्डियामा हुनुहुन्छ अर्को मुक्तक मसँग माधव घिम्रेजीको रहेको छ नुवाकोट उहाँको घर हो खै किन हो सम्झेर फिर्ता नदिएको खै किन हो सम्झेर फिर्ता नदिएको आफूलाई सम्हालेर फिर्ता नदिएको थाहा छैन मैले दिएँ या नसोधी लग्यौ तिमीले हो मुटु लगेर फिर्ता नदिएको माधव घिमरेजी नुवाकोटका मुक्तकार यसरी आउनुभयो अब हामी अर्को गीत सुन्छौँ पारा सरियालजीको मुक्तक मसँग रहेको छ गण्डकी गाउँपालिका एक गोर्खा उहाँको घर हो पारा सरियालजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता छाडेर यो दुनियाँ सारा टाढा छानी मन छ छाडेर यो दुनियाँ सारा टाढा जाने मन छ बनाएर मनको प्यारा टाढा जाने मन छ तिम्रो माया भुलाउन कयौँ जङ्गार तर्नु छ लिएर फेवारा टाढा जाने मन छ टाढा जानु छ साथी एक फेरा हाँसी देऊ सकेको মায়ালায় সাথী একটু ফেরা কাশি দেও টাড়া টাড়া জানো সে সাথী একটু ফেরা হাসি দেও ছুটি সকে কো মায়ালায় সাথী একটু ফেরা কাশি দেও जडिएला केही न बसे थियौँ यो फुलवारी उजडिएला केही न बसे थियौँ बहानै सही आँखामा लिएर रोए थियौँ রয়েছেন টাড়া টাড়া জানোছ সাথে कहीं गएरा अलमल्लिएरा भूले रसोला कहीं गएरा और मल्लिएरा भूले रसोला कहिले कहीं समझना रोए रटारूना रोए টারুলা টাড়া টাড়া জানো সাথে এক ফেরা হাসিল ছুটি সকে গো মায়ালাই সাথী এক ফেরা গাসিল तारा सरियालजीको मुक्त गण्डकी गाउँपालिका एक गोर्खाबाट उहाँले हामीलाई सम्झनु भएको थियो उहाँका मुक्त खराबहरूसँगै हामीले यो गीत सुन्यौं कार्यक्रम मुक्तक मालामा श्रोता मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह मनभरि हुँदाहुँदै पनि सुन्न छुट्याउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेसन नेपाली अडियो बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू लिइरहेको छु मदन भण्डारी छु तपाईँहरू समक्ष प्रविधि समेसनमा प्रेमपूर्वक प्रेमसी यो साता पनि सँगै हुनुहुन्छ जति बुझोस् मान्छे अन्जान हुन्छ जति बुझोस् मान्छे अन्जान हुन्छ जानकार त केवल भगवान हुन्छ अमृत पनि सराब पुरावणलाई शिवलाई विष पनि वरदान हुन्छ यो मुक्त किरण कार्कीजीको बुङ्गल नगरपालिका चार खिरातडी बझाङ घर हो हाल काठमाडौँमा हुनुहुन्छ पहिलोपटक हुनुपर्छ किरण कार्कीजी हामीहरू समक्ष यसरी आउनुभएको आउँदै गर्नुहोला आगामी अङ्कहरूमा पनि अर्को मुक्तक मसँग छ श्रोता कार्यक्रममा अब म लिन्छु सुरेश कुमारजीको एक बार होइन बारम्बार मनमर्सी गर्छ एक बार होइन बारम्बार मनमर्सी गर्छ मनमुटु माथि अत्याचार मन मनमर्सी गर्छ म न्यायका लागि कसलाई भनौँ अब मेरो दुनियाँमा तिम्रो सरकार मन मनमर्सी गर्छ सुरेश कुमारजी उहाँ पनि बुङ्गल नगरपालिका चार डिल बझाङ र हाल किर्तिपुरबाट यसरी आउनुभयो हामीहरू समक्ष अमन अन्जानजीको श्रोता मसँग छ अर्को मुक्तक र उहाँको पनि संयोगले घर बसाङ नै हो नहुनेहरूकै त छ हाई हाई कसरी भनौँ नहुनेहरूकै त छ हाई हाई कसरी भनौँ राख्नुपर्छ सम्साइ बुसाइ कसरी भनौँ हिजोसँगै मर्छु भन्नेले आशा किन छाडियो जरैदेखि जान्न मन छ मलाई कसरी भनौँ अमन अन्जानजी बनिहाले बसेङबाट यसरी आउनुभयो अर्को मुक्तक मसँग छ एसके जिन्दगी प्रवीण दाहालजीको उहाँको घर भने सौठा मोरङ हो प्रयास गरे पनि जति आँसु रोकिँदैन प्रयास गरे पनि जति आँसु रोकिँदैन मुटु फोल्न थाल्छ अति आँसु रोकिँदैन सँगै जिउने र सँगै मर्ने कसम खानेसँग छुटेपछि अनायासै पिरती आँसु रोकिँदैन निकै मनसुनी मुक्तक प्रवीण दाहालजीको मोरङबाट आउनुभयो यसरी अर्को मुक्तक मसँग छ श्रोता बिरोज खनालजीको बुढो शरीर चाउरेका गाला देखेर रोएँ बुढो शरीर चाउरेका गाला देखेर रोएँ ताता घाममा बोकेको कोदाला देखेर रोएँ छोराछोरीको खुसीको लागि गरेको मेहनत रक्ताम्य खुट्टा अनि फुटेका पैताला देखेर रोएँ यसरी बिरज खनालजी गरामुनि दुई हाल बिर्तामोड नगरपालिका सात झापाबाट हामीहरू समक्ष आउनुभयो अब भने श्रोता हामी अर्को एउटा गीत सुन्छौँ मसँग मुक्तक छ भीम सुवेदीजीको अर्जुनधारा तिन उहाँको घर हो हाल युएमा हुनुहुन्छ भीम सुवेदीजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता प्रेम छुट्छ साथ टुट्छ तै पनि त जिउनुपर्छ अह प्रेम छुट्छ साथ टुट्छ तै पनि त पर्छ मनै फाट्ला त्यस बखत जसो तसो सिउनुपर्छ पीडा भुल्ने मात्र होइन हाँस्न पनि सक्नु पर्यो त्यही हाँसोको खोजी गर्दै कहिलेकाहीँ पिउनुपर्छ पिउने बानी लाए पछि जिउन सजिलो सजिलो हो पिउने बानी लाएपछि जिउन सजिलो हो पहिलो हो तिमीलाई भुल्ने बहानामा पिउन सजिलो हो पिउने बानी भीम सुवेदीजीको मुक्तक मुक्तक संयोगी तपाईँले सुन्नुभयो मुक्तक मालामा सुन्नुभयो आशालाई भने श्रोता मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्छ तपाईँलाई पनि मुक्तक पठाउन मन भयो प्रतिक्रिया बाँड्न मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद मलाई प्रविधि समिसनमा साथ दिनुहुने मित्र प्रेमजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सिटुक्का सम्झँदै मदन भण्डारी आजलाई भने विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परौँ नमस्कार शुभरात्री आमाले दिएको चौबन्दी चोली मलाई पछौरी भन्दै